मनभित्रका उथल पुथल भएका कुराहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउन चाहनुहुन्छ भने कार्यक्रममा एसएमएस गर्न सक्नुहुन्छ एसएमएस गर्ने नम्बर तपाईँलाई थाहा नै छ मोबाइलको म्यासेज बक्समा गएर या टाइप गर्नुहोस् त्यस पछाडि एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मनको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ फेसबुक युज गर्नुहुन्छ भने W W W dot Facebook dot com slash radio server पेजमा पनि गएर हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ तपाईँका कमेन्ट र एसएमएसहरू आज पनि थुप्रै छन् एसएमएस र कमेन्टहरू थुप्रै आइसकेका छन् तपाईँका एसएमएस र कमेन्टहरूलाई स्थान दिनुभन्दा अगाडि यो सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि गुजारे पर कभी ये चांद सितारे महबूब की आंखों में बड़ी बात है प्यारे जिंदगी को बिना प्यार कोई कैसे गुजारे जिन्दगीको बिना प्यारको हे कैसे पुकारे यो निकै नै एकदमै राम्रो गीत तपाईँको लागि राख्यौँ र तपाईँ सुन्दै हुनुहुन्छ यतिखेर रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्स र W W W dot radio server dot com dot एनपीबाट संसारभरि एकैसाथ कार्यक्रम मुटुदेखि मुटुसम्म र मुटुदेखि मुटुसम्मको साथमा छु यतिखेर म तपाईँकै मनभित्रको साथी चन्द्र तपाईँ पनि यतिखेर यो अँध्यारो रातमा आफ्नो मान्छेलाई धेरै सम्झिरहनु भएको होला तपाईँको आफ्नो मान्छेलाई धेरै सम्झिरहनु भएको छ र तपाईँको सम्झनालाई कसरी उहाँसम्म पुर्याउने भनेर सोचिरहनु भएको छ भने तपाईँले हामीलाई एसएमएस र कमेन्ट गर्न सक्नुहुन्छ एसएमएस गर्नका लागि भने तपाईँले मोबाइलको म्यासेज बक्समा गएर या चार टाइप गर्नुहोस् र त्यस पछाडि एउटा खालि ठाउँ छोडेर या चार यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ र तपाईँका म्यासेजहरूलाई म कार्यक्रममा स्थान दिनेछु त्यसै गरी तपाईँ फेसबुक युज गर्नुहुन्छ भने W W W dot Facebook dot com slash radio server पेजमा गएर पनि हामीलाई पोस्ट र कमेन्टहरू गर्न सक्नुहुनेछ तपाईँका कमेन्टहरूलाई म कार्यक्रममा स्थान दिनेछु र यतिखेर थुप्रै साथीहरूको कमेन्ट पनि आइसकेको छ र तपाईँका एसएमएसहरू पनि आइसकेका छन् म एसएमएसबाट सुरु गर्दैछु तपाईँका एसएमएसहरू सुरु हुन्छन् यसरी धेरै साथीहरूले एसएमएस गर्नुभएको छ यतिखेर पहिलो एसएमएस लिँदैछु हाई दादा सन्चै हुनुहुन्छ हजुर आई एम फ्रम हेटौँडा पाँच मेरो नाम सुजाता हो म मेरो फ्यामिली फ्रेन्डलाई सम्झिन चाहन्छु भन्नुभएको छ सम्झिन चाहन्छु अनि भोलि मेरो बिहेफको बर्थडे हो त्यसैले पहिले नै many many happy returns of the day happy birthday to you भन्न चाहन्छु भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच हेटवटा पाँचदेखि एसएमएस गर्नुभएको छ सुजाताजी तपाईँको एसएमएसको लागि र तपाईँको आफ्नो मान्छेलाई हाम्रो तर्फबाट पनि जन्मदिनको लाखौँ लाख शुभकामना दिन चाहन्छौँ त्यसै अर्को एसएमएस छ दाई नमस्ते आज म यस प्रोग्राममा आफूलाई माया गर्ने मान्छे बीलाई धेरै सम्झेको छु र मिठो माया भन्छु रुनिसा लामा गोगन पानी भन्नुभएको छ रुनिसाजीले गोगन पानीदेखि सम्झनु भएको छ थ्याङ्क यू सो मच रुनिसाजी तपाईँको एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को एसएमएस छ यतिखेर अर्को एसएमएस पठाउनु भएको छ कसले पठाउनु भएको छ लेख्नु भएको छ हाई ब्रो के छ हौ खबर सन्चै हुनुहुन्छ होला and good evening I am Saroj Moktan from Ratomate मेरो एसएमएस मलाई सरोज मोक्तान भनेर चिन्ने सम्पूर्ण गाइज भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क सो मच सरोजी तपाईँको एसएमएसको लागि र तपाईँको एसएमएस तपाईँको साथी तपाईँको इष्टमित्रसम्म पुगिसकेको छ भन्ने मलाई लागेको छ थ्याङ्क यू सो मच एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ अनिसा थिङ कमानेबाट हाई दादा खाना भयो त आजको खाना भयो त भन्नुभएको छ खाना भइसकेको छ सायद तपाईँको पनि भइसकेको छ होला अनिसाजी उहाँले अगाडि लेख्नु भएको छ आजको दिनमा भन्नुपर्दा माई फ्रेन्ड निसा शर्मिला सरिता मानवी र माई बिएफ एन्ड अनिसा भनेर चिन्ने सम्पूर्णलाई एन्ड मेरो घर परिवार एन्ड आफन्तलाई love you and miss you good night भन्छु भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच अनिसाजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को अर्को अर्को एसएमएस हाई एन हेलो दादा मि सिरु मगर अनि दादा कस्तो छ हजुर एन हजुरको अवल टिमलाई भन्नुभएको छ हामी सबै सन्चै छौँ तपाईँलाई पनि सन्चै छ होला सिरुजी मलाई यस्तै लाग्छ उहाँ लेख्नुहुन्छ दा आज म मेरो फ्रेन्ड दिपुलाई I miss you and love you भन्न चाहन्छु ओके दा भन्नुभएको छ थ्याङ्क यू सो मच सिरुजी तपाईँको एसएमएसको लागि नियमित एसएमएस गर्नुहुन्छ आज पनि तपाईँको एसएमएस पढ्न पाएँ खुसी लागेको छ त्यसै गरी अर्को एसएमएस छ मुस्कान शर्मिला थिङ बसमाडी छबाट एकदमै हाम्रो नियमित सम्मानित श्रोता हुनुहुन्छ मोबाइल बिक्रीको कारणले फोन रिसिभ गर्न सकिनँ एसएमएस भए पनि गरिदिनु होला साथी दादा दिदी भाइ एन्ड बहिनीलाई नरिसाउनुहोला सम्झिरहेको छु बिर्सेको छैन भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच शर्मिलाजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई एन्ड हेलो दादा मि सिरु मगर अनि दादा कस्तो छ हजुर एन्ड हजुरको अल टिमलाई भन्नुभएको छ अघि भर्खरै उहाँको यही एसएमएस पढेको थिएँ दोहोऱ्याएर आएको रहेछ थ्याङ्क यू सो मच सिरुजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ लेख्नु भएको छ मुस्कान शर्मिला थिङ फुल हो जीवन ओइलिएर जाने गर्छ गुरा गुनासो नगर्नु कोही कसैमाथि फुल हो जीवन ओइलिएर जाने गर झर्ने गर्छ गुनासो नगर्नु कोही कसैमाथि मान्छे हो एकचोटि त मर्नै पर्छ भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क सो मच साथी शर्मिलाजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ रविना घलानजीले पदम पोखरी पन्ध्रबाट हाई दादा म विवेक भाइलाई ह्याप्पी बर्थडे भन्छु र माई अल फ्रेन्ड्सलाई मिस यु गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क यू सो मच रविनाजी तपाईँको एसएमएसको लागि र विवेकजी तपाईँलाई पनि हाम्रो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना छ यही भन्न चाहन्छु रविनाजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हेलो दादा नमस्कार म हेलो दादा नमस्कार म सावित्री सुनार हेटौँडा अट्ठाइस जम्बुबाट दादा हाई यो माया खै यो माया भन्ने चिज पनि कस्तो असम्मको अजीबको हुँदो रहेछ है जति सम्झ्यो त्यति याद आउने मेरो मन भएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क सो मच सावित्रीजी तपाईँको यो एसएमएसको लागि गत साता पनि तपाईँको एसएमएस पढ्न पाएको थिएँ आज पनि पढ्न पाएँ खुसी लाग्यो सदैव यसरी नै एसएमएस गर्दै गर्नुहोला त्यसै गरी अर्को एसएमएस छ दर्शन है चन्द्र दादा म सबिना भैँसे छबाट मेरो सन्देश बबिता पूजा दिपा युनिसा निगिता राज सबैलाई मिस यु भन्दैछु ओके गुड नाइट गुटुमुटु नाइट भन्नुभएको छ थ्याङ्क सो मच सबिनाजी तपाईँको एसएमएसको लागि र हाम्रो नियमित श्रोता हुनुहुन्छ सदैव यत्तिकै माया गरिरहनु होला थ्याङ्क यू सो मच त्यसै गरी अर्को एसएमएस छ हेलो दादा नमस्कार म सावित्री सुनार हेटौँडा अट्ठाइस जम्बूबाट भन्नुभएको छ उहाँको एसएमएस पुनः त्यति नै आएछ पुरा आएको छैन थ्याङ्क यू सो मच सावित्रीजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ म हेनपा सत्र रातो माटेबाट सपना अभागी गोले मेरो मन मुठुमा बस्ने अल फ्रेन्डलाई बिर्सेको छैन love you and miss you मिठो सम्झना विशेष गरी उसैको लागि भन्नुभएको छ थ्याङ्क यू सो मच सपनाजी तपाईँको एसएमएसको लागि र सम्झना गर्नुभएको छ <laughs> तपाईँको आफ्नो मान्छेलाई सायद उहाँले पनि सुनिरहनु भएको होला थ्याङ्क यू सो मच एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई चन्द्र दादा के छ हालखबर भन्नुभएको छ सन्चै छु म सुमन तामाङ हेटौँडा अठार चुरियामाईबाट म आज मेरो अल फ्रेन्डलाई मिस यु भन्न चाहन्छु दादा भन्नुभएको छ थ्याङ्क यू सो मच सुमनजी तपाईँको एसएमएसको लागि सबै साथीले तपाईँलाई पनि धेरै सम्झिरहनु भएको होला यदि मिलनसार हुनुहुन्छ सबै साथीलाई सम्झिरहनु भएको छ भने तपाईँलाई नसम्झने को होला र होइन सुमनजी <laughs> अवश्य भने थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ मुस्कान शर्मिला थिङजीले फुल हो जीवन उहाँको पुनः त्यति नै एसएमएस आएको छ मुस्कान चाहिँ थ्याङ्क यू सो मच एसएमएसको लागि पुरा एसएमएस आएको छैन सरी पनि भन् भन्न चाहन्छु त्यसका लागि त्यसै गरी अर्को एसएमएस हाई दादा सन्चै हुनुहुन्छ अनि खाना खानु भयो त भन्नुभएको छ सन्चै छु खाना पनि खाइसकेँ खाना खाएर पनि भोक लाग्ने बेला पो भइसक्यो त है <laughs> उहाँले अगाडि लेख्नु भएको छ आइएम सुषमा लामा फ्रम खोला साथ मसिनेबाट आज मेरो सन्देश भन्नुपर्दा कविता मेरो पैसा होइन भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस आएको छैन हाँडीखोलादेखि सम्झनु भएको थियो तर तपाईँको पुरा एसएमएस पढ्न पाइनँ सुषमाजी सरी भन्न चाहन्छु खोला साथ मसिनैतिर कस्तो सुनिन्छ रेडियो सर्भर कमेन्ट चाहिँ पाऊँ तपाईँ फेसबुक पनि युज गर्नुहुन्छ भने अझ कमेन्ट लामो नै गर्नुहोला थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि सदैव सम्झिरहनु होला तपाईँको आज मात्र पढेँ कि जस्तो पनि लाग्यो बिर्सेको भए सरी <laughs> त्यसै गरी अर्को एसएमएस कान्छु जब मैले तिमीलाई पहिलो नजरमा देखेँ तब मेरो मन पनि प्रफुल्ल हुँदै परिवर्तन भएको छ कान्छु जब सौर जब एकैछिन तिमीलाई देखिन् देख्न पाउँदिनँ कहीँ कतै म भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क सो मच साथी नाम लेख्नु भएको छैन कसले गर्नुभयो कहाँबाट गर्नुभयो त्यो पनि थाहा पाइनँ जे होस् आगामी दिनमा चाहिँ नाम लेखेर एसएमएस गर्नुहोला त्यसै गरी अर्को SMS hi miss Sanira Muktan from Ratomate आज अशोकलाई मिस गर्दैछु भन्नुभएको छ अशोकजीले पनि तपाईँलाई सम्झिरहनु भएको होला है सनिराजी थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई दादा हिजोको हिजोको के भयो त हाउ आर यु खाना भयो त भन्नुभयो सायद हजुरको खाना भयो त हाउ आर यु भन्नुभएको छ फाइन है खाना पनि खाइसकेको छु आएहरू सुस्मी हामीहरू सुस सुस्मी रिता मुक्तान फ्रम मकवानपुर काली खोला गढी आठबाट ओहो गढीदेखि एसएमएस गर्नुभएको रहेछ सुस्मीजी र रिताजी थ्याङ्क सो मच टाढाबाट अलि टाढा त के भन्नु टाढा भौगोलिक रूपले अलिकति टाढा भए पनि अब मकवानपुर जिल्ला नै पऱ्यो तर पनि मलाई चाहिँ अलिक टाढा नै हो जस्तो लाग्छ किन भन्दाखेरि <laughs> कालीखोलासम्म पुग्न नभएको अवसर पनि पाएको छैन पुग्न पाएको छैन त्यो कारणले गर्दा पनि उहाँले लेख्नु भएको छ मेरो एसएमएस छ माई फ्रेन्ड रश्मि मनिला सबि सरु कान्छु यम भन्नुभएको छ त्यस पछाडि उहाँहरूको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच सुस्मीजी र रिताजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई दादा म तपाईँको बहिनी सम्झना घरान भन्नुभएको छ खोला चारबाट सम्झना जे सम्झना सिस <laughs> जे भन्दाखेरि बहिनीलाई जे भन्दा अलि अप्ठ्यारो होला आहा जे होस् सदैव गरिरहनुहुन्छ माया मान्नु भएको छैन दादालाई सम्झिरहनुहुन्छ खुसी लाग्छ बहिनी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि आजको मेरो सन्देश मलेसियामा रहनुहुने मेरो हस्बेन्ड छिरिङ मोक्तानको लागि मिठो माया र सम्झना छ भन्न चाहन्छु ओके बाई मेरो दाजु भन्नुभएको छ छिरिङ जुवाई साहबलाई पनि <laughs> मेरो तर्फबाट नि सम्झना तपाईँको पनि तपाईँले सम्झिरहनु भएको छ सायद उहाँले पनि अनलाइनमा W W W dot radio server dot com dot एनपीबाट सुनिरहनु भएको होला भन्ने मलाई लाग्छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ नमस्ते दा हामी हेटौँडा सत्र रातोमाटेबाट Sabita Lama my lovely friend Unisa Puja Sarita Sanju Sapna Kalpana Babita Sanira SMS call गर्न नपाए पनि अललाई मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि सविताजी सदैव गरिरहनुहुन्छ एसएमएस आज पनि पाएँ खुसी लाग्यो त्यसै गरी अर्को एसएमएस छ सबिना घलान फ्रम पदम पोखरी पन्ध्रबाट हाई दाजु यो कार्यक्रम चलाउनु भएकोमा थ्याङ्क यू सो मच आफूलाई सम्झिने मान्छे कोही छैन र मलाई चिन्ने सम्पूर्णलाई एन्ड एन्ड घरान परिवारलाई मिस यु गुड नाइट दादा भन्नुभएको छ thank you so much Sabina बहिनी तपाईँको एसएमएसको लागि सम्झिने कोही मान्छे छैन भन्नुभएको रहेछ साथीहरू हुनुहुन्छ होला हामी छौँ रेडियो सर्भर तपाईँसँगै छ अवश्य भने हामी सम्झिरहेछौँ तपाईँलाई हामीलाई पनि सम्झिरहनु होला माया नमार्नु होला है त यही अपेक्षा गर्छु अर्को एसएमएस म अनिता गङ्बा फ्रम हेटौँडा सोह्रबाट हेलो दादा हेलो दा भोलि मेरो फ्रेन्ड सरुको बर्थडे भएकोले ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु मिसिङमा अल फ्रेन्ड भन्नुभएको छ थ्याङ्क सो मच अनिताजी तपाईँको एसएमएसको लागि र uh, सरुको बर्थडे रहेछ भोलि सरुजी कार्यक्रम सुन्दै हुनुहुन्छ भने मेरो तर्फबाट र रेडियो सर्भर टिमको तर्फबाट तपाईँलाई many many happy returns of the day happy birthday to you भन्न चाहन्छौँ uh, र आगामी दिनमा पनि राम्ररी पाइला चाल्दै अगाडि बढ्नुहोला थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र यतिखेर भने थुप्रै साथीहरूको एसएमएस पनि आइरहेका छन् साथीहरू पनि एसएमएस कसरी पठाउने भनेर अलमल परिरहनु भएको छ भने मोबाइलको म्यासेज बक्समा गएर यस टाइप गर्नुहोस् त्यस पछाडि एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दिनमा म्यासेज गर्नुहोला अवश्य पनि रात अन्धकार छ यो रातमा जति तपाईँले आफ्नो मान्छेलाई सम्झनुहुन्छ त्यति नै तपाईँको आफ्नो मान्छेले पनि तपाईँलाई सम्झिरहनु भएको हुन्छ जस्तो मलाई लाग्छ त्यसैले फटाफट एसएमएस गर्नुहोस् आफ्नो मनको कुराहरू पोख्नुहोस् कल गर्नुहोस् मुटुदेखि मुटुसम्मलाई सम्झनै पर्छ म भन्दिनँ तर मुटुदेखि मुटुसम्म सुनिरहनु भएको छ भने आफ्नो मान्छेलाई सम्झनुहोस् आफ्नो मान्छेलाई एसएमएस अथवा कल गर्नुहोस् यही कामना गर्छु यही आग्रह गर्छु म तपाईँलाई अर्को एसएमएस पढिहाल्छु मुस्कान शर्मिला खरान दादा के छ खबर आजभोलि भन्नुभएको छ ठिकै छ है यो कालो रातमा अरूप्रति रहेका जीवनमा भोकेका सुख दुःख हाँसो खुसी मिलन बिछोड भएकाहरूको भावना भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन शर्मिलाजी सरी है के गर्ने तपाईँको पुरा एसएमएस आएन फेरि पनि र सरी भन्न चाहन्छु र यतिखेर भने एउटा सुन्दर साङ्गीतिक आवाज सुन्ने बेला भइसकेको छ र यो आवाज पछाडि हामी तपाईँका फेसबुक कमेन्टहरू लिएर उपस्थित हुनेछौँ था ऐसा हाल होगा इश्क में अह ये दिल तो मिला है यो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ र थुप्रै साथीहरूको एसएमएस पनि आइरहेको छ तपाईँ पनि मोबाइलको म्यासेज बक्समा गएर चार यस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्दै गर्नुहोला अहिलेको लागि भने म तपाईँको फेसबुक कमेन्टहरू लिँदैछु र फेसबुक कमेन्टहरू सुरु हुन्छन् यसरी फेसबुक कमेन्टमा सुमित लामाजीले लेख्नु भएको छ चन्द्रजी नमस्कार म कतारबाट हजुरको प्रोग्राम मुटुदेखि मुटुसम्ममा म आज मेरो प्यारे सुमी छोरा सुमी छोरा छोरी आमा बाबा र सबै परिवार साथीहरू र मेरो आफन्त अनि रेडियो सर्भर परिवार र मलाई सुमित भनेर चिन्ने सबैलाई सबैजनालाई सम्झना चन्द्रजी कृपया टाइम मिलेमा प्रसारण गरिदिनु होला भन्नुभएको छ अवश्य पनि सुमितजी तपाईँ सायद यतिखेर अनलाइनमा सुन्दै हुनुहुन्छ भने तपाईँको यो एसएमएस तपाईँको यो जुन सन्देश छ तपाईँको आफन्तसम्म पुगिसकेको छ जे होस् टाढा कतारमा हुनुहुन्छ पराई भूमिमा हुनुहुन्छ जहाँ हुनुभए पनि माया नमानुहोला आफ्नो साथी आफ्नो घर परिवार आफ्नो छोराछोरी श्रीमती कसै गरी पनि नभुल्नुहोला यही आग्रह गर्न चाहन्छु र थ्याङ्क यू सो मच आगामी दिन पनि तपाईँको यस्तै एसएमएस र सन्देशहरू पाऊँ त्यसै गरी अर्को फेसबुक मार्फत नै मलाई सन्देश पठाउनु भएको छ पार्ट अफ यु उहाँले नाम लेख्नु भएको छ कि छैन म कमेन्ट एसएमएसमा पढ्छु उहाँले लेख्नु भएको छ हेलो ब्रदर नमस्ते फ्याफुल्ला है भन्नुभएको छ होल युनिटलाई भन्नुभएको छ मेरो तर्फबाट पनि लासो फ्याफुल्ला अनि ब्रो खाना खानुभयो त ब्रोको सन्चो बिसन्चो के छ के छ होला भन्नुमा छ अवश्य पनि सन्चै छु खाना पनि खाइसकेको छु र उहाँ अगाडि लेख्नुहुन्छ म पदम पोखरीबाट नाम चाहिँ पार्ट अफ युबाट चिन्नु है भन्नुभएको छ यु अल आज मेरो सन्देश मेरो प्यारीलाई प्यारी के गर्दैछौ खाना खायो कि खाएनौ कस्तो छ तिमीलाई म त अहिले अलि राम्रो भएको छु मेरो चिन्ता नगर्नु तिमीलाई धेरै धेरै मिस गर्दैछु अनि तिमीलाई धेरै हेर्न मन लागेको छ तिमीसँग कुरा गरेर हाँसेर बस्न मन लागेको छ कहिलेकाहीँ त तिमीलाई सम्झिँदा सम्झिँदा आँखाबाट आँसुहरू झर्छन् थाहा नै पाउँदिन मिस गर्दैछु नानु तिमीलाई धेरै मिस गरिरहेको छु तिमी पनि आऊ यो प्रोग्राम तिमी पनि यो प्रोग्राम सुन्दैछौ भने प्लिज मेरो चिन्ता नगर्नु मलाई केही पनि हुँदैन love you and missing you so much भन्दै गुड नाइट प्यारी love you and love you bye bye भन्नुभएको छ thank so much part of you तपाईँको एसएमएसको लागि र तपाईँको एसएमएस तपाईँको सन्देश उहाँसम्म पुगिसकेको छ र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसहरूको हामी अपेक्षा गर्छौँ यस्तै सन्देशको अपेक्षा गर्छौँ त्यसै गरी अर्को साथीहरूको कमेन्टहरू लिन चाहन्छु यतिखेर कमेन्ट लेख्नु भएको छ एम जिरेलजीले अह एम जिरेल न्यू भन्नुभएको छ कुनै समयमा पनि यही कार्यक्रम मुटुदेखि मुटुसम्म दोलखाको जिरमा रहेको रेडियो हिमाली एक सय एक दशमलव आठ मेगार्जबाट प्रत्यक्ष हप्ताको आइतबार थिए नौदेखि दस बजीसम्म यही कार्यक्रम मुटुदेखि मुटुसम्म चलाउँथे जे होस् यो कार्यक्रम रेडियो सरोवरमा पनि सरोवरबाट पनि प्रसारण हुँदो रहेछ खुसी लाग्यो सानो भावना मुटुदेखि मुटुसम्मको लागि भन्नुभएको छ दुई मुटुको बन्धनलाई जोडिदिने काम गर तिमी दुई मुटुको बन्धनलाई जोडिदिने काम गर तिमी माया अनि मुस्कानमा साथ दिने काम गर तिमी मायारूपी ओठबाट निस्केका थिए आई लभ युका शब्दहरूलाई सुटुक्क उसैको मुटुसम्म दुई दिने पुर्याइदिने काम गर तिमी एमजिरेल न्यू जिल्ला अहा नगरपालिका चार दोलखा भन्नुभएको छ अह अवश्य पनि दोलखाको जिरी दोलखाको जिरीबाट हामीलाई कमेन्ट गर्नुभएको रहेछ रेडियो उहाँले सायद रेडियो हिमालय एक सय एक दशमलव आठ मेगा हर्चबाट पनि कार्यक्रम यही नामको कार्यक्रम जान्थ्यो रहेछ खुसी लाग्यो कुनै समयमा यही नामको कार्यक्रम पनि थियो रहेछ र हाल उहाँ मलेसियामा हुनुहुँदो रहेछ थ्याङ्क यू सो मच मलेसियादेखि हामीलाई कमेन्ट गरिदिनु भयो र कार्यक्रमको नाम मिलेछ सायद तपाईँले नै सञ्चालन गर्नुहुन्थ्यो होला खुसी लाग्यो थ्याङ्क यू सो मच तपाईँको यस्तै कमेन्टहरू पाऊँ आगामी दिनमा पनि त्यसै गरी अर्को कमेन्ट छ कमेन्ट लेख्नु भएको छ अलिना लामाजीले हाई दादा अधेरी रात्रिकालीन अह अधेरी रात्रिकालीनको नमस्ते एन सन्चय हुनुहुन्छ खाना खानुभयो त दादा आई एम अलिना लामा अभागी from Bhainse my friend Abhishek Sapna Nishan and my all फ्रेन्डलाई बिर्सेको छैन भनिदिनु है दादा उही अभागी अलिना शुभ पनि भन्नुभएको छ अलिनाजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि यो कमेन्टको लागि सरी त्यसै गरी अर्को कमेन्ट छ दिपेशजीले हेलो गुड इभिनिङ नमस्कार it's me Dipesh Khawas Dipesh Khawas from Morang now in Doha Qatar आज कार्यक्रम मार्फत कल्पना राईलाई मिस यु अल फ्रेन्ड्सलाई गुड नाइट बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि दोहा कतारदेखि सम्झनु भयो दिपेशजी त्यसै गरी अर्को कमेन्ट छ लेख्नु भएको छ केशव कुमार कार्कीजीले हेलो गुड इभिनिङ नमस्ते इट्समी केशव कुमार कार्की फ्रम रामेछाप खुम्बु हाल नाउ इन मलेसिया भन्नुभएको छ न त न त आज a a best friend Kalpana Karki miss you all like good night bye भन्नुभएको छ कल्पनाजीलाई सम्झिनु भएको छ केशवजी थ्याङ्क सो मच मलेसियामा हुनुहुँदो रहेछ र रामे छापतिर पनि सायद यो आवाज पुग्छ या पुग्दैन मैले पनि सहजै भन्न सक्दिनँ तर जे होस् तपाईँको यो सन्देश उहाँसम्म पुगोस् मुटुदेखि मुटुसम्मको माध्यमबाट यही अपेक्षा गर्छु त्यसै गरी अर्को कमेन्ट छ सन्देश तामाङजीले हाई दादा नमस्ते म सन्देश तामाङ फ्रम गढी म क्रान्चुलीबाट भन्नुभएको छ आज म आफूलाई माया गर्ने अनिता तामाङलाई आलो यु सो मच भनिदिनु है दादा एन्ड अल फ्रेन्ड्सलाई पनि मिस यु भनिदिनु चन्द्र दादा ओके बाई गुड नाइट भन्नुभएको छ अवश्य पनि गढीदेखि सम्झनु भएको छ साथै थ्याङ्क सो मच सन्देशजी तपाईँको एसएम यो कमेन्टको लागि र अनिताजी कार्यक्रम सुनिरहनु भएको छ भने सन्देशजीले तपाईँलाई I love you so much भन्नुभएको छ उहाँलाई पनि रिप्लाई गर्नुहोला है त थ्याङ्क सो मच त्यसै गरी अर्को कमेन्ट छ अनु तामाङ थोकरजीको हाम्रो नियमित कमेन्ट गर्ने साथी हुनुहुन्छ उहाँलाई व्यक्तिगत रूपमा पनि चिन्छु कि जस्तो लाग्छ है <laughs> अवश्य पनि चिन्छु उहाँलाई हाई दादा के छ खबर भन्नुभएको छ सन्चै छु म त के भन्नु दादा खै आज मेरो सन्देश उनै मायालुलाई मायालाई miss you and love you भन्नु ल एन्ड अल माई लभली फ्रेन्डलाई लभ यु शुभरात्रि ल गुड नाइट बाई दादा भन्नुभएको छ अनुजी थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि सदैव कमेन्ट गर्नुहुन्छ सदैव यसरी नै कमेन्ट गर्दै गर्नुहोला त्यसै गरी अर्को कमेन्ट छ रोमियो अर्जितजीले सारी उम्र सारी उम्र आँखों में एक सपना याद रहा सारी उम्र आँखों में एक सपना याद रहा सदियाँ बीत गए सदियाँ बीत गए पर वो लम्हा याद रहा ना जाने क्या बात थी उनमें और हम हम में ना जाने क्या न जाने क्या बात थी उनमें और हम में सारी महफिल भूल गए बस वो चेहरा याद रहा भन्नुभएको छ यो रात्रिकालीन रात्रिको मिठो मायाको साथमा आहा दर्शन नमस्ते छ है दादा अनि सन्चै हुनुहुन्छ अनि खानपिन भयो त हुनुभएको छ खानपिन भइसकेछ किन म तपाईँको आत्मीय साथी सन्तोष नगरकोटी म आत्मीय साथी सन्तोष नगरकोटी भन्नुभएको छ रोमे अरिजितजी सन्तोष नगरकोटी हुनुहुन्छ उहाँको वास्तविक नाम चाहिँ उहाँको सन्तोष सन्तोषजीले एसएमएस कमेन्ट गर्नुभएको छ उहाँले अगाडि लेख्नु भएको छ हटियादेखि मेरो सन्देश भन्नुपर्दा म मेरो बेस्ट फ्रेन्डहरू युनिसा थिङ सोनी थापा सुजाता थापा अनु तामाङ त्यसै गरी सावित्री गोले अविना एन्ड नेम छुटेका ए टु जेड अल फ्रेन्डहरूलाई love you and miss you भन्न चाहन्छु अनि माई ड्रिम गर्ल यस्केलाई मिस यु भन्दै अल फ्रेन्ड्सलाई गुड नाइट स्विट ड्रिम भन्दै छुट्टिन्छु दादा ओके गुड नाइट बाई भन्नुभएको छ थ्याङ्क सो मच सन्तोषजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ यसके यादवजीले हाई दादा नमस्कार and good evening I am Sanjay Kumar Yadav from Hetauda आज मेरो मुठुको धड्कन जेपीलाई धेरै मिस गरिरहेको छु तिमी कस्तो छौ जेपी सन्चै होला भन्ने आशा र विश्वास छ bye JP good night uh good night take care भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ मोक्तान नानु क्रिस्चियन छ उहाँको युजर नेम फेसबुकमा उहाँले लेख्नु भएको छ जसले मेरो मुटु सबै बन्यो सबै कहानी खरानी अह जसले मेरो मुटु सबै बन्यो सबै खरानी मुटुबाटै झिक्यो मलाई बनायो आज बिरानी यो यो अह के लेख्नु भएको छ उहाँले आँसु नै अह आँसु नै जिन्दगी मेरो भन्नुभएको छ यो आँसु नै जिन्दगी मेरो यो आँसु नै निधारको सिरानी यो आँसु नै जिन्दगी मेरो यो आँसु नै निधारको सिरानी कति रुनु एक्लै यो अँध्यारो रातमा रुँदैछु आज पनि उही निष्ठुरीको यादमा भन्नुभएको छ वा एकदमै राम्रो छ है हाई चन्द्र ब्रौ रात्रिकालीन रातको अभिवादन है मिको तर्फबाट आज मिको मनको फ्रेन्ड भन्नु या मनको मान्छे सुमनजी केएसएमा हुनुहुन्छ उहाँलाई मुठुभरिको माया छ भन्दै अल फ्रेन्डलाई मिस यु सो मच भनिदिनु ल मि बिना लामा ओके भाइ भन्नुभएको छ बिनाजी थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र तपाईँको आफ्नो मान्छे सुमनजीले पनि अनलाइन मार्फत कार्यक्रम सुनिरहनु भएको होला भन्ने अपेक्षा गरेको छु र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको अपेक्षा गर्छु त्यसै गरी अर्को कमेन्ट छ थुप्रै कमेन्टहरू बाँकी छन् तर हामीसँग समय एकदमै कम छ के गर्ने समय कहिले पुग्दैन किन हो अचम्म लाग्छ मलाई त्यसै गरी अर्को कमेन्ट छ विपना गोङबाजीले लेख्नु भएको छ हेलो एन्ड नमस्ते दादा खाना भोकिनै भन्नुभएको छ खाना भइसकेको छ अनि सन्चै हुनुहुन्छ म पनि सन्चै भन्नु पऱ्यो म विपना गोङमा हेटौँडा पदमपोखरीबाट बाडा चौरबाट भन्नुभएको छ अहिले चाहिँ मेरो सन्देश भन्नुपर्दा मेरो सबै फ्रेन्डहरूलाई धेरै धेरै सम्झना अनि मेरो बेस्ट फ्रेन्ड किरण थापा र अर्जुन लामालाई मिस यु सो मच भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच विपनाजी तपाईँको यो कमेन्टको लागि तपाईँको थुप्रै कमेन्टहरू छन् र कमेन्ट अझै पनि गर्दै गर्नुहोला तपाईँको कमेन्टहरू लिन्छु म एकैछिनमा र कमेन्ट पुरै पढ्न पाएन भने पनि तपाईँको नाम मात्र भए पनि प्रसारण गर्नेछु साथै त्यसको लागि चाहिँ दुःख नमान्नुहोला अर्को हप्ता कमेन्ट पढौँ भने अर्को हप्तामा पनि फेरि पढ्न भ्याइँदैन त्यही कारणले गर्दाखेरि सर आजै पढ्छु र यतिखेर तपाईँका केही एसएमएसहरू छन् एसएमएस पढ्छु अब चाहिँ भने एसएमएस नगर्नुहोला है त तपाईँको एसएमएस अब चाहिँ म लिन सक्दिनँ अब यस पछाडि र तपाईँका बाँकी एसएमएसहरू लिन्छु हाई दादा आइएम सुषमा यो कार्यक्रम मसिनेतिर राम्रै सुनिन्छ दादा भन्नुभएको छ मैले अघि सजेसन मागेको थिएँ कस्तो सुनिन्छ भनेर प्रश्न गरेको थिएँ उहाँले पठाउनु भएको रहेछ थ्याङ्क सो मच एकदमै खुसी लाग्यो राम्रो सुनिँदो रहेछ सुषमाजी एसएमएस गर्दै गर्नुहोला त्यसै गरी अर्को एसएमएस छ नमस्ते दाजु म अमर पाखरिन हेटौँडा सत्रबाट मेरो सन्देश भन्नुपर्दा मेरो आमा दाई भाउजू भाइ बुहारी एन्ड भाइ कल्प बहिनी लेख्नुभएको होला सायद बहिनी कल्पनालाई I miss you and love you भन्नुभएको छ बिएआई लेख्नु भएको छ मैले बिएआई बायो मात्र भनेर पढेँ यु एन्ड लभ यु भन्न चाहन्छु मेरो मुटुको टुक्राको लागि पनि ल दाजु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई दादा आइएम सरगम एसआइडीबाट सरगमजीले गर्नुभएको रहेछ खुसी लाग्यो सरगमजी तपाईँको एसएमएस आएको थिएन केही समय पहिला आएको जस्तो लाग्छ अहिले चाहिँ अलिक कम भयो कि जस्तो लाग्छ उहाँले एउटा लेख्नु पर् लेख्नु भएको छ मेरो परदेश परदेशी बी एन्ड अल माई फ्रेन्ड्सलाई miss you and love you भन्न चाहन्छु भन्नुभएको छ तपाईँको परदेशीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला सायद थ्याङ्क सो मच साथी तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ अह हेलो दा के छ खबर म समीर तिमल सिन्हा जितपुर बाह्रबाट भन्नुभएको छ बाह्रदेखि एसएमएस गर्नुभएको छ थ्याङ्क सो मच म हेटौँडामा हुने सबै साथीहरूलाई सम्झना चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र आगामी दिन पनि एसएमएस गर्दै गर्नुहोला त्यसै गरी अर्को एसएमएस हाई दादा म हरिमाया फ्रम भोरले मेरो सन्देश नारायण नारायण भाइलाई छ अन्ठानब्बे अन्ठानब्बे बाह्र त्रिचालिस छत्तिस एकचालिसमा कल गर्नु प्लिज भन्न चाहन्छु भन्नुभएको छ नारायण भाइलाई फोन नम्बर भन्नुभएको छ अन्ठानब्बे बाह्र त्रिचालिस छत्तिस एकचालिस अन्ठानब्बे बाह्र त्रिचालिस छत्तिस एकचालिसमा कल गर्नुहोला थ्याङ्क सो मच भोलिदेखि एसएमएस गरिदिनु भयो हरिमायाजी तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को एसएमएस लेख्नु भएको छ hi bro it's me Pavitra Tamang from Nijgadh ten दसबाट भन्नुभएको छ निजगढदेखि गर्नुभएको रहेछ अल आज म मेरो एब्रोडमा भएको विजयलाई धेरै मिस गरिरहेको छु त्यसै गरी मेरो अल फ्रेन्डहरूलाई पनि अनि मेरो हस्बेन्ड निमालाई पनि लभ यु भन्दै बिदा हुन्छु गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच पवित्राजी निजगढदेखि हामीलाई एसएमएस गरिदिनु भयो निजगढतिर कस्तो सुनिन्छ रेडियो सरोवर कमेन्ट गर्न नभुल्नुहोला थ्याङ्क यू सो मच तपाईँ एसएमएस गर्नुहुने सबैलाई अब भने तपाईँको एसएमएसहरू लिन सक्दिनँ म एसएमएस नम्बर क्लोज गर्दैछु है त साथीहरू नरिसाउनुहोला प्लिज अर्को हप्ता पुनः गर्नुहोला अवश्य नै पढ्नेछु अब भने तपाईँका कमेन्टहरू मात्र बाँकी छन् तपाईँको कमेन्टहरू सर र पढ्छु सकेसम्म सबै र नभ्याएको नाम मात्रै लिएर भए पनि सकाउने प्रयास गर्छु र यतिखेर कमेन्टहरू थुप्रै आइसकेका छन् पुनः अघिका कमेन्टहरू पनि थिए र मैले पढ्न छुट्याएका कमेन्टहरू पढ्दैछु यतिखेर अर्को कमेन्ट छ मैले विपनाजीकोसम्म पढेको थिएँ अह गाउँले केटो हेलो दादा नमस्ते म मलेसियाबाट राज तामाङ सबै साथीहरूलाई गुड इभिनिङ भन्न चाहन्छु यो कार्यक्रम मार्फत भन्नुभएको छ थ्याङ्क यू सो मच मलेसियादेखि हामीलाई कमेन्ट गरिदिनु भयो त्यसै गरी मिना थिङजीले लेख्नु भएको छ हाई स्विटली भोइस स्विट चन्द्रजी नमस्ते भन्नुभएको छ नमस्ते यस्तो स्विट शब्द लेख्नुहुने तपाईँलाई पनि मेरो तर्फबाट नमस्ते यो प्रोग्राममा फास्ट फर्स्ट टाइम कमेन्ट गर्दैछु है अह यो स्विट भोइस सुन्दैछु खुसी छु आज मदेखि टाढा रहनुहुने मेरो यल अह यल टु टी भन्नुभएको छ मैले केही गलत उच्चारण गरेको भए सरी है यल टु टीलाई मिठो सम्झना हरपल माया केवल मेरो डियर यल टु टीलाई जति टाढा रहे पनि आह जति टाढा त्यति नै माया बढी हुँदो रहेछ के गर्नु मुटुमा आहा यल टु लेख्नुभयो होला उहाँले के लेख्नु भएको छ अह रहेछ के गर्नु मुटुमा छ के गर्नु साथमा छैन कान्छो so missing you lot my dear कान्छा I love you so much only for you I love you I love you so much भन्नुभएको छ पानको पातको एउटा हटहरू पनि बनाउनु भएको छ दस बाह्रवटा छ यल टु टी okay good night my dear have a sweet dream चन्द्रजी thank thank you and good night bye ल म मिना थिङ हेटौँडा पन्ध्र पदमपोखरीबाट भन्नुभएको छ मिनाजी थ्याङ्क यू सो मच तपाईँले कमेन्ट गरिदिनु भयो र तपाईँको <laughs> आफ्नो मान्छेले पनि सुनिरहनु भएको होला कार्यक्रम धेरै धेरै धन्यवाद छ तपाईँलाई यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ हेलो दर्शन नमस्ते नमस्ते नमस्ते <laughs> है त दाजु भन्नुभएको छ मेरो तर्फबाट नमस्ते के छ नि हजुर लगायत एफएम युनिट खबर हुनुभएको छ ठिकै छ आराम हुनुहुन्छ होला होइन त भन्नुभएको छ अवश्य पनि अनि खाना आयो भन्नुभएको छ खाना भइसकेको छ म त फेरि नै आइपुगेँ है दादा दाजु यो अधेरै कालो रातमा हजुरहरूको आहा यो अधेरी कालो रातमा हजुरहरूको सम्झनाले कमेन्ट नगरी बस्नै सकिनँ <laughs> खोइ यो मन पनि कस्तो कस्तो रहेछ है बुझ्नै गाह्रो हुँदो रहेछ खै आहा खोइ भनौँ भने के भनौँ यो मनको कथा मनको कुराहरू हजुरहरूलाई थाहा नै छ नि डियर धेरै कुरा त भन्नुभएको छ के धेरै कुरा त के भनिरहनु जति भने नि त्यस्तै हो जे होस् जे होस् मजबुरी जे होस् मन बुझाएर बसेको छु यस्तै रहेछ मेरो जीवन भनेर ओके दाजु यति भन्दा बुझ्नेले कुरा <laughs> बुझिसकेको छ होला नि होइन र भन्नुभएको छ अनि मेरो अल फेसबुक फ्रेन्डहरूलाई मिस यु भन्छु ओके बाई गुड नाइट शुभरात्रि शुभ सपनीको कामना भन्छु दा आजलाई यति नै है त छुट्टिन चाहन्छु फेरि भेट्ने वाचकका साथ all of you all me Mina from Aam Bhanjyang bye भन्नुभएको छ थ्याङ्क यू सो मच मिनाजी तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ थुप्रै कमेन्टहरू बाँकी छन् अब चाहिँ भने तपाईँको कमेन्टहरू पढ्न पाउँदिनँ तर नाम चाहिँ म लिन्छु सर र मोहम्मद नजरे आलम अन्सारीजीले हेलो हावार यो पहिला त हजुरलाई रात्रिकालीन अभिवादन म उही अभागी जो हाल बस पार्क हङकङ बजार सँगैको आलम फेन्सी स्टोर्सबाट नजरे आलम जसले हजुरहरूको लागि विशेष offer twenty five percent discount गरेको कुरा सहर्ष जानकारी गराउन चाहन्छु मुटुदेखि मुटुसम्मको मार्फत okay good night Nazre Alam from Alam fancy stores भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी पार्ट अफ युले पनि कमेन्ट गर्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको पुरा कमेन्ट चाहिँ पढ्न पाइनँ साथी त्यसै गरी कान्छी नि हेलो नमस्ते है मेरो मनमुटुको कान्छोलाई miss you love you alert भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको पनि पुरा कमेन्ट पढ्न पाइनँ पार्ट अफ युजेले पनि हेलो ब्रो नमस्ते फ्याफुल्ला टु होल युनिटलाई अनि ब्रो खाना खानुभयो त भन्नुभएर लेख्नु भएको थियो तपाईँको पनि पुरा कमेन्ट चाहिँ पढ्न पाइनँ त्यसै गरी अर्को कमेन्ट पनि छ तामाङनी छुच्ची सुबिजीले औँसीको रातमा जुनको प्रतीक्षा नगर काले यान भन्नुभएको छ उहाँले पनि थुप्रै लामो लेख्नु भएको छ तर उहाँको पनि पुरा कमेन्ट पढ्न पाएन थ्याङ्क यू सो मच तपाईँ कमेन्ट गर्नुहुने सबैलाई आजलाई भने यति नै कमेन्टहरू तपाईँका सन्देश पनि पाएँ एसएमएस गर्नुहुने कमेन्ट गर्नुहुने रेडियो सर्भर र W W W dot radio server dot com dot एनपीबाट संसारभर कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै आजलाई भने कार्यक्रम मुटुदेखि मुटुसम्मको यो बसाइबाट अघि तपाईँलाई यो कार्यक्रमहरू W W dot Savi Saugat dot blogspot dot कममा र युट्युबमा पनि सुन्न सक्नुहुने जानकारी गराउँदै आजको यो बसाइबाट म तपाईँको मनभित्रको साथी चन्द्र पनि छुट्टिन अनुमति चाहन्छु हवस् त नमस्ते शुभरात्री